मैले उसको चिउँडोमा समातेर उठाएर ओठ चुम्न लागेँ बिस्तारै मैले आफूलाई सजिलो बनाउँदै मेरो मुख पुरै मुख उसको मुखमा र मेरो दुवै हात उसको पछाडि लगेँ उसलाई मुसार्दै किस खर खाँदै गर्दै थिएँ मैले आफ्नो जिब्रो उसको मुखभित्र हालेँ उसलाई थाहा नै भएन मैले के गर्न खोज्दैछु भनेर मैले उसको अनभिज्ञताबाट थाहा पाइहालेँ उसलाई टङ्किस कसरी गर्ने थाहा छैन पछि कुरा गर्दा उसले भन्थे मैले मुभीमा हेरेको थिएँ तर अहिलेसम्म नगरेको कुरा कसरी थाहा हुनु मैले उसलाई उत्तेजित बनाउन पर्छ कोसिस गरेँ मैले आफ्नो जिब्रो उसको मुखभित्र हालेँ उसले थाहा नै भएन कि मैले के गर्न खोज्दैछु मैले उस उसलाई फर्काएँ उसको पिठ्यूलाई र छातीमा टाँसेँ उसको शरीर मसँग जोडिएको थियो मैले उसको दुवै हात समातेँ टाइटानिकमा जस्तो अनि बिस्तारै उसको टाउको फर्काएर फेरि किस गर्न लागेँ मैले बिस्तारै उसको टाउकोलाई एउटा हातको भाँड हातको भरमा छोडेर मेरो दाहिने हातलाई उसको कुबुमा पुर्याएँ उसँग भई मैले किन तर्सेको मेरो रानी भनेर सुरु गरेँ धेरै ठुलो भन्न मिल्दैन तर बुबुको पोकालाई तर उमेरको हिसाबले सानो पनि होइन मैले लुगा बाहिरबाटै उसको दुध जलाउन थालेँ अब ऊ किसमा बिस्तारै रसिँदै थिएँ मैले दुध चलाउन लागेपछि उसको आँखाहरू बन्द भए बिस्तारै ऊ अलिक सक्रिय हुन थाली मैले अब किसको जिन्स जिमा उसलाई लगाएर उसको दुध भन्न लागेँ बिस्तारै भनेर बेला बेलामा भन्दै थिएँ मैले उसको माथिको टप्स खोलेँ ब्रालाई ननिकाले उसको दुधको मुन्टो चुसिदिएँ ऊ अब यौनको त्यो सुखद खेलमा डुबिसकेकी थिएँ मैले अब उसको ब्रा खोलेँ उसलाई अर्धनङ्ग बनाएँ सुख त लिँदै थिएँ तर उसलाई मेरो लागि के गर्ने थाहा थिएन मैले मेरो टी सर्ट खोलेँ आफूलाई पनि अर्धनग्न बनाएँ अनि मैले गरे जस्तै तिमी मेरो तिमी पनि मेरो छाती चलाऊ चुस भने उसले त्यसै गरी मैले त उस मैले उसँगको यौन सम्पर्कमा हतार नगर्ने सोचेँ मैले एउटा के बुझेको थिएँ भने यदि मैले उसलाई पहिलोपटक सुख दिने दिन सकेँ भने बाँकी दिन मेरो लागि सुखद हुनेछ पहिले त्यसै भयो मैले अब उसलाई बेडमा आएँ फेरि टङ्किस गर्दै मैले आफ्नो छाती उसको छातीमा जोड्दै उसको बुबु मार्न थालेँ बिस्तारै उसको घाँटी छाती हुँदै दुध चुस्न थाले अब ऊ अझै प्लिज अझै भन्न थाली जति जति उसको टिपल चुस्थेँ ऊ झन्झन उत्तेजित हुँदै थिएँ मैले बिस्तारै उसको प्यान्ट खोलेँ उसले अब मलाई आफै सघाउन लागि उसको कट्टु पुरै भिजेको थियो मैले उसको युनाङ्गलाई कट्टु बाहिरबाट हातले चलाएँ उसको भिजेको त्यो कट भिजेको त्यो कट्टुले पनि उसलाई झन् बढी उत्तेजित बनाउँदै थियो मैले बिस्तारै उसको कट्टु खोलेँ उसको युनाङ्ग भिजेको थियो एक हातले उसको हिनाङ्ग चनाए अर्को हातले एउटा दुध माडे अनि अर्को दुधलाई मुखले चुस्न थाल्ने उसको उत्तेजनाको कुनै सीमा थिएन अब ऊ आफै मेरो प्यान्ट खोल्न लागि अब हामी दुवै नाङ्गा थियौँ उसलाई के गर्ने थाहा थिएन उसले मलाई मैले के गर्ने भने मैले नै जे गर्छु त्यही गर्नु भने मैले उसको पुतीभित्र ओला हालेर पुतीको माथिपट्टि ओला बिस्तारै चलाउन थालेँ मैले उसको पस पसाउने बित्तिकै मैले औँला पसाउने बित्तिकै उसले धुन थाल्यो भने तर चलाउन दिइरहे मैले उसको बुद्धिको बाहिर निस्केको चालामा आफ्नो जिब्रो लगेर बिस्तारै जिब्रोले चलाएँ मेरो जिब्रोले बुद्धिको बाहिरको भाग चाट्दै थियो भित्र औँलाले चलाउँदै थियो उसले मैले पुग्यो उसले मलाई पुग्यो आजलाई भने मैले अहिले भर्खर सुरु भएको छ भने उसले मलाई एकदम गाह्रो भइरहेको छ अनि मैले त्यसो भए त्यसको उपचार छ भने मैले कन्डम चाहिँ लगाएँ अनि उस उस उसलाई सोधेँ यो देखेको छ उसले भने ड्याडी मम्मीको रुममा प्याकेट देखेको थिएँ अनि एउटा चोरेर खोलेर हेरेको थिएँ मैले आज कसरी युज गर्ने पनि थाहा हुन्छ भन्ने त्यतिन्जेल पछि त्यतिन्जेल पनि मैले उसको शरीरबाट जीवन चाहना कम हुन नदिन आफ्नो हातहरूलाई सक्रिय बनाइरहेको थिएँ ऊ अब सहन सक्ने अवस्थामा थिएँ मैले मेरो लिङ्गलाई भित्र छिराउने कोसिस गरेँ लिङ्ग पहलमा छिराएको मात्रै थियो ऊ कराई आया नाइ नाइ दुख्यो मैले भने एकछिनको दुखाइले संसार बनाउने सुख दिन्छ यत्रो संसार किन दुख्ने काम गर्थ्यो मैले फेरि अलि बढी छिराएँ कराउँदै थिएँ मैले उसको दुध जस्तै मार्दै आफ्नो लाँडो फेरि फसाएँ अब ऊ चिच्याएँ मैले लाँडोलाई ननिकाली ननिकाली आफूलाई सजिलो पारेर चिक्न थालेँ एकछिनसम्म अय्या अय्या भने कि श्रेया अब अझै अझै भन्न थालेँ एकछिनको चिकाइपछि उसको झर्न थाल्यो मलाई नङ्राले चिथाउन थालेँ मैले थाहा पाउने मैले थाहा पाएँ उसले भूतपूर्व आनन्द पाइरहेकी थिएँ मैले आफ्नो पहिला झार्न चाहेको थिएँ उसको झर्न लागेपछि मैले उसलाई समाति छो जोडले मैले अब ढिला गर्न नहुने सोचेर सम्भवको गतिलाई बढाएँ प्रेरणा उसको बुद्धिमा सहजै छिरेको थिएन एकछिन पछाडि हामी सिक्सटी नाइन पोजिसनमा सुत्यौँ र मैले उसको उसले मेरो लिङ्ग चुस्न चाट्न लाग्यौँ एकछिनपछि दुवैले दुवैको दुध छाती मार्न चुस्न थाल्यौँ अब ऊ पहिलेभन्दा जान्ने भएको थिए ऊ पहिलेभन्दा बढी सक्रिय थिए दुख्न दुख्छ नछिराउने पनि भन्दै थिएँ तर चाहना पनि देखिँदै थियो मैले फेरि मेरो लाँडो छिराएँ यसपालि अलिक बढी समयसम्म मैले चिकिरहेँ उसले चिकाइरहे हामी थाक्यौँ दुबैको छरियो अब एकछिनको रेस्टपछि हामी उठ्यौँ